समितिमा रहेका दल र निर्वाचनबारे भिन्न धारणा राख्दै आएका दलबीच बेग्ला बेग्लै वार्ता गर्ने निर्णय गरेको हो आगामी मंगिर चार गतेको लागि तोकेको संविधान सभाको निर्वाचन हर हालतमा सफल पार्नु देशको आजको अपरिहार्यता आवश्यकता भएको दोहोऱ्याउँदै बैठकले निर्वाचनलाई सफलता तुल्याउन तयारीको प्रक्रियालाई तीव्रतापूर्वक अगाडि बढाउने निर्णय समेत गरेको छ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एकीकृत नेकपा माओवादीका नेता नारायण काजी श्रेष्ठले निर्वाचनलाई तोकेकै मितिमा सम्पन्न गर्न समितिभित्रको एकतालाई अझ सुदृढ तुल्याएर अरू दलसँग समेत थप वार्ता र सम्वाद गरी सहमतिमा ल्याइने बैठकले निष्कर्ष निकालेको बताउनुभयो निर्वाचन क्षेत्र निर्धारण तथा निर्वाचन सहितकै कतिपय विषयमा अहिलेसम्म आफ्ना फरक चासो र माग राखिरहेका दलका मागलाई सम्बोधन गरेर जानुपर्छ भन्नेमा समितिमा रहेका दलहरूबीच मतकेता नै रहेको उहाँले जानकारी दिनुभयो उहाँले भन्नुभयो राजनैतिक दृष्टिकोणका कारण निर्वाचन र वार्तामा आएनन् भने अर्कै कुरा हो निर्वाचन मुलुकको आजको अपरिहार्य आवश्यकता हो नेकपा एमालेका नेता रघुजी पन्तले आजको बैठकमा नेकपा माओवादी मधेसी जनाधिकार फोरम नेपाल लगायतका दलसँग सहमतिमा रहेका राजनैतिक दलले बेग्ला बेग्लै वार्ता गर्ने तथा निर्वाचनमा सहभागी हुने सन्दर्भमा उनीहरूले उठाएका मागलाई उदारताका साथ सम्बोधन गरेर जानुपर्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो समितिको अर्को बैठक भोलि बस्ने बुझिएको छ अमेरिका भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष जननाथ खनालले राष्ट्रसङ्घका महासचिव वानके मुनसँग भेट गर्नुभएको छ भेटमा उहाँहरूबीच नेपालको लोकतन्त्र शान्ति प्रक्रिया र आउँदो संविधान सभा चुनावका विषयमा छलफल भएको राष्ट्रसङ्घीय स्थायी नियोगले जनाएको छ नेपालको पछिल्लो राजनैतिक अवस्थाबारे जानकारी गराउँदै खनालले आउँदो संविधान सभाको निर्वाचनको महत्त्वलाई बढी जोड दिनुका साथै चुनावको तयारीको प्राविधिक राजनैतिक र वैधानिक पक्षबारे जानकारी गराउनु भएको थियो उहाँले लोकतन्त्र र देशको राजनैतिक स्थिरतालाई बलियो बनाउनका लागि आउँदो संविधान सभा निर्वाचन महत्त्वपूर्ण भएकोमा जोड दिनुभयो खनालले उच्च स्तरीय राजनैतिक समितिले आउँदो चुनावलाई समावेशी जनसहभागितामूलक स्वतन्त्र निष्पक्ष र त्रासरहित बनाउनका लागि असन्तुष्ट दलहरूलाई चुनावी प्रक्रियामा सहभागी गराउने प्रयास गरिएको बताउनुभयो खनालले नेपालको शान्ति प्रक्रियामा राष्ट्रसङ्घको सहयोगका लागि धन्यवाद दिँदै नेपालको शान्ति प्रक्रिया सकारात्मक दिशा तर्फ अघि बढेको जानकारी गराउनु भएको थियो पूर्व प्रधानमन्त्री खनालले महासचिवलाई अनुकूल पर्ने समयमा लम्बिनी भ्रमण गर्न आमन्त्रण गरेको समेत बुझिएको छ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले तोकेकै समयमा संविधानसभाको निर्वाचन हुने बताउनु भएको छ प्रेस चौतारी नेपाल दाङले गरेको कार्यक्रममा बोल्दै नेपालले मुलुकको निर्वाचनमा होमिसकेकाले मङ्सिर चार गते जसरी पनि संविधान सभाको निर्वाचन हुने बताउनुभयो नेता नेपालले चुनाव विरोधी दलहरूलाई सहमतिमा ल्याउने नाममा चुनावको मिति सार्न नसकिने बताउनुभयो उहाँले चुनावको विषयमा कसैसँग पनि सम्झौता नहुने बताउनुभयो उहाँले चुनावको विरोध गर्दै हिँडेका दलहरूलाई वार्ताको माध्यमबाट सहमतिमा ल्याउनु पर्नेमा जोड दिनुभयो नेता नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गर्न खोज्नेहरू आफै समाप्त भएर जाने बताउनुभयो नेकपा माओवादीप्रति इङ्गित गर्दै भूत प्रेतहरूसँग साँठगाँठ गर्नेहरू लोकतन्त्रवादी बन्न नसक्ने र आफै विलय भएर जाने उहाँले चेतावनी दिनुभयो राहत वितरण गर्दैमा पूर्व राजा ज्ञानेन्द्रलाई जेल हाल्छु भन्नु बाबुराम भट्टराईको सोचाइ ठिक नभएको नेपालको टिप्पणी छ रत्नगर सात सिसैमा लुकाई सिपाही राखेको भनेको लाखौँ मूल्य बराबरको विद्युतीय सामग्री वैध रहेको प्रहरीले जनाएको छ अनुसन्धानपछि करिब सत्तरी लाख मूल्य बराबरको विद्युतीय सामग्री वैध रहेको पाइएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो ती सामग्रीहरू अवैध र प्रहरीले बरामद गरेको भनेर केही दिनअघि सञ्चार माध्यममा समाचार प्रसारण र प्रकाशित भएका थिए प्राधिकरणको सातौँ आयोजना अन्तर्गत तेत्तिस र एघार केबी प्रसारण लाइनमा प्रयोगमा ल्याइने सो सामग्री ठेकेदार जसमान लालचन्दको व्यक्तिगत रहेको अनुसन्धान अनुसन्धानपछि खुलेको प्रहरी निरीक्षक पन्तले बताउनुभयो अनुसन्धानका क्रममा ती सामग्रीका कागजपत्र रहेको र प्राधिकरण बटोल शाखाका इन्जिनियर आएर सो सामग्री वैध रहेको पुष्टि भएको उहाँले बताउनुभयो प्राधिकरणले नै ठेकेदार लालचन्दलाई पटक पटक ठेक्का दिने गरेको पनि पाइएको पन्तले बताउनुभयो यसअघि भरतपुरमा राखेको ती सामग्रीहरू रत्नगरमा जग्गा खरिदपछि ठेकेदार लालचन्दले आफ्नो जग्गामा राखेको पन्तको भनाइ छ देशका प्रमुख प्रसारण लाइनमा ती सामग्रीहरू प्रयोगमा आउँछन् प्रहरी निरीक्षक पन्तले अनुसन्धानमा रहने त्यस्ता विषयवस्तुलाई पुष्टिपछि मात्र सत्य तथ्य प्रकाशन र प्रसारण गर्न आग्रह गर्नुभएको छ चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत निर्मल भट्टराई विगत छ दिनदेखि सम्पर्कविहीन रहेका छन् वनपा बाह्र घर भएका भट्टराई कलेजको कैलाशनगरमा रहेको होस्टेल जाने क्रममा नानगढको पुलचोकको एक होटलमा खाजा खाएपछि उनी सम्पर्कविहीन भएका हुन् आफूसँग भएको सामान खाजा खाने होटलमै छोडी उनी सम्पर्कविहीन भएको बताइएको छ छ दिनदेखि बेपत्ता भट्टराईको कुनै खबर नआएपछि चितवन मेडिकल कलेजका विद्यार्थीले उनको खोजी गरिदिन प्रहरीसँग आग्रह गरेका छन् एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको टोलीले आज जिल्ला प्रहरी कार्यालय चितवनमा ज्ञापन पत्र समेत बुझाएको छ होस्टेल जान भनी घरबाट निस्केका हुने होस्टल नपुगेपछि घर परिवार समेत चिन्तित बनेका छन् नवलपरासीको सदरमुकाम परासीमा रहेका सार्वजनिक निकायहरूमा सूचनाको माग गर्दै एकै दिन तेत्तिसवटा निवेदन दर्ता भएका छन् सूचनाको हक सम्बन्धी तालिम पाएका जिल्लाका विभिन्न तह र तब्काका तेत्तिसजना नागरिकले सूचना पाउनका लागि जिल्ला स्थित सार्वजनिक निकायहरूमा निवेदन दिएका हुन् सबैभन्दा बढी पाँचवटा निवेदन रामग्राम नगरपालिकामा दर्ता भएका छन् सूचना माग गर्न गएका स्थानीयवासीलाई सूचना दिनका लागि केही कार्यालयहरूले आनाकानी गरे पनि निवेदन भने दर्ता गरी सूचना लिन आउनु भने समय दिई पठाएका छन् जिल्लाको पच्चिसवटा सार्वजनिक निकायमा सूचनाको माग गर्दै निवेदन दर्ता भएको बताइएको छ सुनको भावमा यो हप्ता तीव्र उतार चढाव देखिएको छ आइतबार र सोमबार बाहन्न हजार तिन सय तथा मङ्गलबार बाहन्न हजार छ सय रुपियाँ रहेको सुनको भाउ हातै बढेर बुधबार त्रिपन्न हजार नौ सय रुपियाँ पुगेको थियो त्यसपछि फेरि घट्दै आज बाहन्न हजार रुपियाँमा झरेको हो यो हप्ता बिहिबारको तुलनामा एक हजार रुपियाँले कम हो अन्तर्राष्ट्रिय बजारमा सुनको भाव र डलरको विनियम विनियम दर घटबड भएकाले नेपाली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 सामान्य परिवर्तन आएको अवस्थामा पनि हिंसा बलात्कार हत्या र सामयिक द्वन्द र युद्ध बढेको पाइएको उनीहरूको भनाइ छ युनिभर्सिटी अफ क्यालिफोर्नियाका विज्ञले मौसम परिवर्तनमा बढ्दो प्रभावले विश्वलाई थप हिंसाग्रस्त बनाउँदै लगेको अनुसन्धानका क्रममा पाइएको बताएका छन् जलवायु परिवर्तनले मुख्य गरी कृषि क्षेत्रमा बढी प्रभाव पारेको भएकाले यसले आर्थिक अवस्थामा परिवर्तन आएको त्यसको असर स्वरूप मानिसलाई विद्रोहको अवस्थामा पुर्याउने अनुसन्धानकर्ताहरूले बताएका छन् यस्तै बढ्दो गर्मीले मानिसलाई आक्रमक बनाउने उनीहरूको तर्क छ अनुसन्धानकर्ताहरूले भारतमा हालैको खडेरीका कारण बढेको आन्तरिक हिंसा तथा अमेरिकामा बढ्दो गर्मीका दौरान बढेको आक्रमण बलात्कार र हत्याको घटनालाई उदाहरणका रूपमा उल्लेख गरेका छन् युरोपको जातीय हिंसा र अफ्रिकाको गृह युद्ध जस्ता ठुला द्वन्द्व र जलवायु परिवर्तनको अन्तर सम्बन्ध रहेको उनीहरूको भनाइ छ अनुसन्धानकर्ताले विश्वव्यापी तापक्रममा दुई डिग्री सेल्सियसको वृद्धि हुँदा व्यक्तिगत अपराध पन्ध्र र सामूहिक अपराध पचास प्रतिशतले बढ्ने अनुमान गरेका छन् एउटा खेल समाचार दक्षिण अफ्रिका र श्रीलङ्का बीचको पहिलो टी ट्वेन्टी क्रिकेट आज हुँदैछ पाँच एक दिवसीय श्रृङ्खला चार एकले आफ्नो पक्षमा पारेको घरेलु टोली श्रीलङ्का टी ट्वेन्टीमा पनि सुखद सुरुवात गर्न चाहन्छ पाहुना टोली दक्षिण अफ्रिका भने एक दिवसीयमा बिहोरेको पराजयको बदला लिँदै टी ट्वेन्टी श्रृङ्खला आफ्नो पक्षमा पार्ने कोसिसमा रहनेछ टी ट्वेन्टी क्रिकेटमा श्रीलङ्का आइसिसीको ऱ्याङ्किङमा पहिलो स्थानमा छ भने दक्षिण अफ्रिका छैटौँ स्थानमा छ खेल नेपाली समयअनुसार बेलुका सात बजेपछि प्रेमदासा स्टेडियममा सुरु हुनेछ जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक पूर्वी चितवनको जयमङ्गलामा पोखरीमा डुबेर एक बालकको ज्यान गयो नवलप्रासिकमा सार्वजनिक निकायमा सूचनाको माग गर्दै आज एकै दिन तेत्तिसवटा निवेदन दर्ता सुनको भाव